जा मनाउमा बजाउँदै घरमा लिएर जान्ती तिमले पनि खोजे है लोकान्ति नौ माती बजाउँदै लान्छु तिमीलाई मेरी प्यारी टोलीमा सजाउँदै लिएर जान्ती लान्छु तिमीलाई मेरी पियारी डोलीमा सजाउँदै लान्छु तिमीलाई मेरी पियारी डोलीमा सजाउँ देउली दिन ढिला लगन पनि जुर्या छ बेला नौ माती बजाउँदै लान्छु तिमीलाई मेरी पियारी गोलीमा सजाउँ सजाउँदै लान्छु तिमीलाई हे मेरी प्यारी टोलीमा सजाउँदै देवली बनी बसे है लजाउँदै आउँदैछु भन्दैछु